दादा तिलक ओली र पूर्णकला बिर्सीको म बिनाको गाउँमा भन्ने गीत चाहिँ बजाइदिनु होला यो गीत मेरा साथीहरू साथीहरू राम प्रेम बिरु अरुण र रमेश र यसलाई पनि सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ धेरै धन्यवाद तपाईँको यसलाई पनि हामी गीत सुनाउँछौँ हामी सँगै रहनुहोला सुन्दै गर्नु होला नारायण खड्का हो दाई दाङको तुलसीपुरबाट अब बज्ने गीत तिमी घाममा छाया भन्ने गीत चाहिँ बजाइदिनु होला सबै साथीहरूका लागि र द अगाडि लेख्नुहुन्छ मेरो कालीको लागि ओके बाई भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद तपाईँलाई नारायणजी म्यासेजका लागि हरेक म्यासेज उठाउँछु मैले इन्दिरा आचार्य हो नेपालको चाहिँ बेलासपुरबाट आज म अब बस्ने सँग सबै साथीहरूलाई सुनाउन चाहन्छु ओके बाई भनेर लेख्नु भएको छ दादा नमस्ते के छ खबर भन्नुभएको थियो ठिक छ मेरो चाहिँ इन्दिरा धेरै धन्यवाद तपाईँलाई म्यासेजका लागि है हरेक म्यासेज हेलो दादा के छ हालखबर सन्चै हुनुहुन्छ भन्नुभएको छ ठिक छ मेरो चाहिँ म सल्यानको कालीमाटीदेखि सुस्मिता पुन हो दादा बस्ने गीत मार्फत मेरा साथीहरू परमिला विमला मनकुमारी विपना लगायत मदेखि टाढा भएको साथी उही दादा अनि दादा हजुरलाई र एमएस एफएम परिवारलाई पनि छुट्याउँदिनँ ल भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद म्यासेजका लागि अर्को म्यासेज लिन्छु मैले दाइ के छ खबर खाना भयो कि भएको छैन भनेर लेख्नु भएको छ भएको छैन खाना केही बेर पछाडि होला नि है अर्को म्यासेज उहाँको यति मात्रै म्यासेज नाम पनि छैन ठेगाना पनि छैन कहाँबाट म्यासेज गर्नुभयो अर्को म्यासेज लिन्छु दाई नमस्ते के छ खबर भनेर लेख्नु भएको छ ठिकठाक छ मेरो चाहिँ तपाईँको के छ भनेर लेख्नुहुन्छ के छ खबर भनेर लेख्नु भएको छ मेरो चाहिँ ठिक छ मेरो पनि ठिकै छ भनेर लेख्नु भएको रहेछ ल धन्यवाद तपाईँलाई जानकारीका लागि म सल्यानको निकाल चुलाबाट हो सपना हो अब बस्ने सबै साथीहरूका लागि र विशेष गरेर हजुरका लागि भनेर लेख्नु भएको छ धेरै धन्यवाद म्यासेजका लागि है त अबका लागि लागौँ गीत सङ्गीततर्फ म बिनाको गाउँमा साथीले रोज्नु भएको छ सोही बाका बजाउँदै आउँछौँ तपाईँ पनि कार्यक्रममा म्यासेज गर्नका लागि जानुहोस् मोबाइलको म्यासेज बक्समा अनि आफ्नो नाम र ठेगाना त्यसपछि सँगसाथी आफन्त जनलाई सम्झँदै कुनै लोक भाका रोजाइमा छ भने त्यो पनि लेखेर अन्ठानब्बे चार सात आठ सात नौ छ सात तिनमा पठाउन सक्नुहुन्छ अहिलेका लागि राखौँ म बिनाको गाउँमा खुसी छ सनाता सम्झना त आउँदो रहेछ सम्झना त छुटिए पनि मनमा निकै मिठो लोक बाका तपाईँका लागि राख्यौँ कार्यक्रम लोकबाका मनको रोजाई तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्निङ स्टार नब्बे मेक्याच त्यस्तै हेटौडाको नमस्ते हेटौडा एफएम र जापानको पहिलो अनलाइन रेडियो रेडियो सयात्रीबाट सयात्री डट कममा गएर तपाईँ कार्यक्रम लोकबाका मनको रोजाई सुन्न त्यसपछि डाउनलोड गर्न पनि सक्नुहुन्छ एसएएचएवाइएटिआरइई डट कम सयात्री डट कममा जानुभयो भने तपाईँ ताजा समाचारहरू पढ्न अनि त्यस्तै रेडियो कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ हरपल तपाईँ सँगसँगै रेडियोको रहेको सहयात्री समाचार तपाईँ पढ्न र रेडियो सहयात्री सुन्न सक्नुहुन्छ यो जानकारी तपाईँलाई गराए र कार्यक्रम लोकबाका मनको रोजाइमा आज तपाईँका म्यासेजहरू लिइरहेको छु तपाईँ पनि म्यासेज गर्नका लागि हामीलाई सुरुमा मोबाइलको म्यासेज बक्समा जानुहोस् र आफ्नो नाम ठेगाना लेखेर आफ्नो म्यासेज के छ त्यो लेखेर हामीलाई अन्ठानब्बे चार सात आठ सात नौ छ सात तिनमा म्यासेज गर्न सक्नुहुन्छ लागौँ म्यासेजतर्फ हामी बिस्तारै कार्यक्रमको अन्त्यतिर आउँदैछौँ दर्शन दादा म दाङको शान्तिनगरबाट प्रेम सागरजी एम हो अब बस्ने गीत मार्फत मलाई चिने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ धेरै धन्यवाद तपाईँलाई म्यासेजका लागि हेलो दादा नमस्कार के छ हाल खबर आई पुगे दादा दाङको बागमारेबाट हो सहदिल मैया सहदिल मिया दादा बस्ने गीत मार्फत साथीहरू दिपेश डाङी प्रेम बहादुर राणा र सबै सबै सबैलाई र मलाई चिन्ने सबैलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ जफर मियालाई पनि सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद तपाईँलाई म्यासेजका लागि अर्को म्यासेज दिन्छु मैले हेलो दादा के छ सल्यानको मूल खोलाबाट सुनिल राणा मेरो लागि अब बस्ने गीत सबभन्दा रेडियो मर्निङ स्टार र मेरो साथीहरूलाई सुनाउन चाहन्छु तिलक कम तिलक कमला तिमा सरुज लगायत सुनिल भनेर चिने सबैका लागि भनेर लेख्नु भएको छ धेरै धन्यवाद तपाईँलाई म्यासेजको लागि हेलो दादा नमस्ते म लक्ष्मी थापा हो खासको समाचार सिक्टादेखि अब बस्ने गीत दादा तिलकको तिलकुली र पूर्णकला बिर्सीको म बिनाको गाउँमा भन्नुभएको थियो तर बसिसक्यो लक्ष्मी धेरै धन्यवाद तपाईँलाई म्यासेजका लागि है त हेलो दादा नमस्कार म चाहिँ जनकचन्द हो झिम्पे सल्यानबाट मेरो घर परिवार र मलाई चिनी सबैका लागि अब बसेकी सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ धेरै धन्यवाद तपाईँलाई म्यासेजका लागि अर्को म्यासेज म सविता मल्ल हो रुकुम बाफीकोट मिल्छ भने रुकुम मोसीकोटमा भिर्छ भन्ने गीत चाहिँ बजाइदिनु होला भनेर लेख्नु भएको छ सविता मल्ल रुकुमको बाफीकोटबाट हामीलाई सम्झाउनुभयो धेरै धेरै धन्यवाद तपाईँलाई सविता म्यासेजका लागि है रुकुमबाट सम्झिनु भएको छ यसरी नै हामीलाई सहभागिता चाहिँ जनाउँदै गर्नुहोला अर्को म्यासेज पनि उठाइहालौँ यहाँनिर सल्यानको कालीमाथिदेखि प्रमिला पुन हो अब बस्ने गीत सम्पूर्ण साथीहरूलाई सुस्मिता दिपा विमला मनकुमारी लगायत एमएसएफएमलाई भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद तपाईँलाई हेलो दादा नमस्ते म सपना हो नेपालगञ्ज बस पार्कदेखि देखि देखि देखि देखि अगाडि लेख्नुहुन्छ सबै साथीको लागि भनेर लेख्नु भएको छ धन्यवाद तपाईँलाई म्यासेजका लागि है तपाईँका म्यासेज एकैछिनपछि लिन्छु अबका लागि लागौँ गीत सङ्गीततर्फ भएको छ अब मलाई रोनु पर्ने close ी रमर भै अरूलाई के हुन्छ थाहा छैन तिमी रमा भए प्यारो हुन्छ निकै मिठो गीत राख्यौँ तपाईँका लागि र कार्यक्रम लोकबाका मनको रोजाइको हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ केही म्यासेज मेरो मोबाइलमा छन् त्यही म्यासेज मात्रै उठाउँछु हेरौँ कतिसम्म म्यासेजलाई मैले उठाउन सक्छु हेलो दादा के छ खबर म सल्यानी कान्छु सङ्गीत प्रेमी वान मेघराज ओली हो अब बस गीत चाहिँ सबै साथीहरूलाई र हजुरलाई अनि मेरा साथीहरूलाई कसैलाई नि छुट्याउन चाहन्न भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद तपाईँलाई म्यासेजका लागि अर्को म्यासेज लिन्छु मैले दादा नमस्ते म सपना भन्नुभएको छ सपना चाहिँ तपाईँको म्यासेज मैले उठाइसकेँ बस पार्कबाट हामीलाई सम्झिनु भएको थियो हेलो दाजु नमस्कार छ है त भन्नुभएको छ ठिक छ हाम्रो तर्फबाट पनि तपाईँलाई नमस्कार पुष्कर डाँपेबाट हो साथीहरूलाई सम्झन चाहन्छु विशेष गरी प्रतिमा सिंह दिपक बिरु दुर्गा राजु केशव लक्ष्मी मिना सुभाष रेणेकालाई योगी हेर न हेर श्री सठीको सुन्दरता भन्ने गीत चाहिँ बजारिला भनेर लेख्नु भएको छ धेरै धन्यवाद कार्यक्रम लोकभाका मनको रोजाइमा चाहिँ तपाईँका लोकभाका मात्रै गीतहरू नेपाली लोकभाका गीत चाहिँ बज्ने गर्छन् धेरै धन्यवाद तपाईँलाई म्यासेजका लागि हेलो दादा नमस्कार राजकुमारजीलाई पनि भन्नुभएको छ दादा म दाङको मान्छे हो हाल चाहिँ बाँकीबाटै भनेर लेख्नु भएको छ अब बज्ने गीत चाहिँ साथीहरूलाई सुनाउन चाहन्छु लेख्नुहुन्छ मान्छे हाल बाँकीबाट भनेर लेख्नुभएको छ दादा सक्नुहुन्छ भने यदि टाढा म तन मन जल छ भन्ने गीत चाहिँ बजाइदिनु भनेर लेख्नु भएको छ तन मन छ यो गीत चाहिँ रोज्नु भएको छ धेरै धन्यवाद तपाईँलाई निकै लामो म्यासेज आयो समय थोरै छ मैले उठाउन सकिनँ राजकुमारले हामीलाई म्यासेज पठाउनु भएको हो धेरै धेरै धेरै धेरै धन्यवाद राजकुमार म्यासेजका लागि र आजको लागि अन्तिम म्यासेज उठाउँछु मैले दादा के छ म लोकेन्द्र केसी हो सिक्टाबाट बस गीत सबै साथीहरूलाई र सबै परमिला ललिता बोनु रान सबै सबैलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ धेरै धन्यवाद मैले म्यासेज लिँदिनँ भनेको थिएँ तर एउटा म्यासेज आइसक्यो दादा के छ खबर म ललिता ओली हो सिक्टा मलाई पुरानो साथी थियो बोलको गीत चाहिँ बजाइदिनु होला गीत मार्फत चाहिँ विपिन लक्ष्मी लोकेन्द्रलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ लौ साथी धेरै धन्यवाद तपाईँले म्यासेज गरिदिनु भएकोमा र भोलि फेरि हामी बिहिबारको त्यो श्रृङ्खलामा आउँछौँ एउटा फेसबुकमा म्यासेज आयो दिल्ली राम आचार्य इच्छुकले हामीलाई सुर्खेतबाट म्यासेज पठाउनु भएको छ अब बस्ने गीत कार्यक्रम सुनेर बस्नुभएका सबै साथीहरूलाई मेरो मायालुका लागि गीत सुनाइला भनेर लेख्नु भएको छ धेरै धन्यवाद तपाईँलाई तपाईँको मायालुका लागि पनि हामी गीत बजाउँछौँ यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद छ भोलि फेरि हामी भेटघाट गर्न आउँछौँ तबसम्मका लागि तेन्जेलसम्म हामीलाई रेडियो मर्निङ स्टार नब्बे मेगास र जापानको पहिलो अनलाइन रेडियो रेडियो सो यात्री र हेटौडाको नमस्ते हेटौडा एफएमबाट सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धन्यवाद दिँदै भोलिसम्मका लागि मैले बिदा माग्छु नमस्ते मात्र मुठुमा याद यादमा ताना मन चल्छ ए छुट्ने कुरा नगाएर है सानो तिमी छौ र मुठुको यो ढोको ढोकी चल्छ कसरी छोटो म कसरी छुटुमा तिमी मात्र बस्छौ यो मुठोमा याद यादमा तान मन चल्छ ए छुट्ने कुरा नगाएर है सानो तिमी छौ र मुठोको यो ढोको ढोकी चल्छ ए छुट्ने कुरा लगाएर है सानो तिमी छौ र मुठोको यो ढोको ढोकी चल्छ सुन्छ कि भुइँभरि पोखिन्छ भुइँभरि पोखिन्छ looking to